दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले संकटकाल लगाएर भए पनि संविधान सभाको म्याद थप्ने पक्षमा रहेको पूर्व प्रधानमन्त्री भट्टराईको खुलासा संविधानविदहरूको सल्लाहमा संविधान सभाको निर्वाचन घोषणा गरेको दावी चालू रहेका आयोजनाहरूको काम तीव्र रूपमा अघि बढाउने लगानी बोर्डको निर्णय देशको वैदेशिक पर निर्भरता घटाउन सरकार लागि परेको अर्थमन्त्री शंकर कोइरालाको भनाई सुनको मूल्य गिरावट हुने क्रम जारी आज पनि तीन हजार घट्यो चितवनको जलबिरेमा सड़क माथिबाट खसेको ढुङ्गा लागेर कारमा सवार एकजनाको मृत्यु भारतको राजस्थानमा होचा व्यक्तिलाई पेन्सनको व्यवस्था गर्ने तयारी प्रदर्शनकारीको हत्याको आरोप लागेका इजिप्टका पूर्व राष्ट्रपति मोबारक जेल बस्नु नपर्ने फैसला र जगजित श्रेष्ठ सहितका महत्वपूर्ण खेलाडीहरू थ्री स्टार क्लबमा अनुबन्धित नेपाल प्रहरीकी तारा पुनद्वारा भारोत्तोलन प्रतियोगितामा चारवटा राष्ट्रिय कृतिमानी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू संकटकाल लगाएर भए पनि संविधान सभाको म्याथप गर्ने पक्षमा रहेको खुलासा गर्नुभएको छ आफू कलङ्कको टीका लगाएर भए पनि संकटकालको घोषणा गर्न र संविधान सभाको म्याद थप्न तयार रहेको बताउँदा आफ्नो पार्टी र कङ्ग्रेसका नेता शेरबहादुर देवालले मात्र साथ दिएको उहाँले ट्विटर मार्फत खुलासा गर्नुभएको हो पहिलो संविधान सभाको अन्तिम दिनका घटनाक्रमहरू शीर्षकमा आज बिहान एघार बजे स्पष्टीकरण सार्वजनिक गर्दै भट्टराईले म्याद नथप्दा संविधान सभा स्वत अवसान हुने भएपछि संविधान विधरको सल्लाहमा संविधान सभाको निर्वाचन घोषणा गरेको बताउनुभयो दुई हजार उनासत्तरी जेठको बाह्र र तेह्र गते संविधान का विवादित विषय र संहिताका मुख्य दलहरू सहमति गर्न असफल भएपछि चौध गते बसेको बैठक र त्यसमा पनि सहमति नभएपछि संविधानसभा अवसानको बाटोतिर गएको भट्टराईको भनाइ छ भट्टराईले संविधानसभा विघटन हुनुमा संहिता नै मुख्य कारण रहेको र कङ्ग्रेस र एमाले षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ सर्वोच्च अदालतले निर्वाचन आएका पुरानै आयुक्तहरूलाई नियुक्त गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ प्रवीण कुमार लाभ र हरिराम शाहले दायर गरेको रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश गिरीश चन्द्र लालको इजलासले लिखित जवाफ मागेको हो अन्तरिम संविधानको धारा एक सय उपधारा तीन र सात विपरीत कार्यकाल सकिएको निलकण्ठ प्रेती दोलकबहादुर गुरूङ र ऐधी प्रसाद यादवलाई पुनः नियुक्ति गरेको भन्दै चैत्र सात गते समेत रिट हाल्नु भएको थियो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि इजिप्ट कतार र साउदी अरेबियाका राजदूतहरूले आज अपरान्न उहाँकै कार्यकक्षमा भेटवार्ता गरेका छन् इजिप्ट र कतारका राजदूतद्वय कर्मश मुस्तफा गेन्डी र Ahmed Jasim Mohammed Ali Al Hamid तथा साउदी अरेबियाका कार्यवाहक राजदूत अदनन अली अल हुमादीले अध्यक्ष रेग्मीलाई भेटेर आफ्ना सरकारका तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् भेटपछि राजदूत गेन्डीले आफूहरूले संविधान सभाको सफल निर्वाचनको कामना गर्दै त्यसमा कसरी सघाउन सकिन्छ भन्ने बारे छलफल गरेको बताउनुभयो भेटमा द्विपक्षीय सम्बन्ध विस्तार एवं आपसी चासोका विविध विषयमा आफूहरूबीच विचार विमर्श भएको जानकारी पनि राजदूत गेन्डीले दिनुभयो लगानी बोर्डले आफू अन्तर्गत चालू रहेका आयोजनाहरूको काम तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ नयाँ सरकार बनेपछि आज पहिलोपल्ट बसेको बोर्डको बैठकले लगानी बोर्ड मार्फत चालू आयोजनाहरूमा देखिएका समस्या छिटो समाधान गर्ने निर्णय गरेको हो आयोजना विकास सम्झौताका लागि काम अघि बढेको विद्युत आयोजनाको छिटो टुङ्गोमा पुर्याउने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी दिनुभयो त्यस्तै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने बारे पनि प्रक्रिया अघि बढाउने निर्णय भएको उहाँले बताउनुभयो बैठकमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले अहिलेको सरकार चुनाव सम्पन्न गर्नको लागि गठन भएको भए पनि विकास निर्माणका कामलाई पनि प्राथमिकता दिने बताउनुभयो यसको लागि लगानी बोर्डको बैठक छिटोभन्दा छिटो गर्ने र विभिन्न आयोजनाहरूमा देखिएको समस्या छिटो समाधान गर्ने बारेमा छलफल भएको बोर्डका सदस्य कुश कुमार जोशीले जानकारी दिनुभयो अर्थमन्त्री शङ्कर कोइरलाले देशको वैदेशिक परनिर्भरता घटाउन सरकार लागि परेको बताउनु भएको छ देशमा उपलब्ध स्रोतको अधिकतम प्रयोग र परिचालन गर्दै वैदेशिक स्रोतमा मात्रै पर भर पर्ने प्रवृत्ति अन्त्य गर्न सरकार लागि परेको मन्त्री कोइरालाको भनाइ छ अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाले तयार पारेको विकास सहायता प्रतिवेदन दुई हजार एघार बाह्र सार्वजनिक गर्दै उहाँले वैदेशिक सहयोगका विषयमा मन्त्रालयले छुट्टै नीति तय गर्ने जानकारी पनि दिनुभयो वर्तमान सरकार चुनावी परियोजनका लागि गठन भए पनि अर्थ सहायताका लागि भने नयाँ नीति कार्यान्वयन गरेरै छाड्ने मन्त्री कोइरालाको प्रतिबद्धता छ महाशाखाका सहसचिव मधुमार मरासिनीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कुनै पनि कार्यमा प्रयोग हुन नसक्ने सहायता स्वीकार नगर्ने र वैदेशिक सहायतालाई पारदर्शी बनाउन प्रभावकारी लेखा परीक्षणलाई जोड दिने उल्लेख गरिएको छ आर्थिक वर्ष दुई हजार एघार बाह्रमा नेपालले विभिन्न दात्री निकायबाट एक अर्ब चार करोड अमेरिकी डलर बराबरको वैदेशिक सहायता प्राप्त गरेको छ प्रतिवेदन अनुसार सहयोग मध्ये एकचालिस प्रतिशत जिल्ला स्तरको परियोजनामा र उनासाठी प्रतिशत राष्ट्रिय परियोजनामा खर्च भएको छ सुनको भाव आज पनि तोलामा तीन हजार रुपियाँ घटेको छ सोमबार तेत्तिस सय रुपियाँ घटेर तोलाको बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन आज झन घटेर उनपचास हजार पाँच सय रुपियाँमा झरेको छ लगातार भाव घटेपछि सुनको कारोबार प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ग्राहकले अझै भाव घट्ने आशामा सुन किनेका छैनन् भने व्यापारीहरू भाव बढ्ने आशामा बसिरहेका छन् वैशाख महिना लाग्ने बित्तिकै भाव घटेकाले बिहेको लगनका बेला घाटा बिहोर्नु परेको व्यवसायको गुनासो छ अन्तर्राष्ट्रिय सब्जी भाव घटबड भइरहेकाले तत्काल स्थिति कस्तो हुन्छ भन्न नसकिने सुन व्यवसायी तेजरत्न साकेले बताउनुभयो आज अन्तर्राष्ट्रिय बजारमा भावमा उता चढाव देखिएको छ बिहान प्रति औंश तेह्र सय सत्ताइस डलरमा झरेको भाव सामान्य सुधार हुँदै दिउँसो तेह्र सय पैसठी डलर पुगेको छ पछिल्लो मूल्य अनुसार नेपाली बजारमा भाव कायम गरिएको हो साइप्रसको आर्थिक संकटको कारण त्यहाँको सरकारले ठूलो परिमाणमा सुन बिक्री गर्न लागेको विषयलाई सुनको भाव घट्नुको मुख्य कारण भनिए पनि व्यवसायहरू त्यो मान्न तयार छैनन् साइप्रसले चालिस करोड़ युरो बराबरको दस टन जति सुन बिक्री गर्न लागेको र विश्व बजारका लागि त्यो ठूलो परिणाम नभएकाले भाव घटाउनुमा सट्टा बजारीको हात हुन सक्ने साकेको भनाइ छ अहिले भाव घटाएर बिक्री गर्ने र पछि बजारबाट सबै सुन किनेर अभाव गराई भाव बढाउने व्यापारीहरूको प्रवृत्ति यसअघि पनि देखिएकाले अहिले पनि त्यस्तै भएको हुन सक्ने उहाँको अनुमान छ डलर र सेयर बजारको स्थिति त्यति बलियो नभएको अवस्थामा सुनको भाव लगातार घट्नु अस्वाभाविक देखिएको व्यवसायीहरूले बताएका छन् यस्तै बजारमा चाँदीको भाव पनि निकै घटेको छ एकै दिन तोलामा सैतिस रुपियाँले घटेर चाँदी आज तोलाको आठ सय अन्ठानब्बे रुपियाँमा किनबेच भएको छ विवाहको मौसम शुरू भए पनि सुनको बोले मूल्यमा आएको भारी गिरावटले सुन चाँदीको बजार ठप्प हुने भएको छ व्यवसायहरूले महँगोमा किनेको सुन सस्तोमा बेच्न तयार नहुने भएपछि विवाहको मौसममा बजारमा सुनको अभाव हुने देखिन्छ भने यसले कालो बजारी बढ्ने केहीको अड्कलबाजी छ अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको भावमा आएको भारी गिरावटले विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढेको संकेत दिने अर्थविद चिरञ्जीवी नेपालले बताउनुभयो सुनमा गरिएको लगानी अहिले पोजीमा परिणत हुँदै गएको उहाँको भनाइ छ नारायणघट मुगिन सडक खण्ड अन्तर्गत चितवनको जलबिरेमा सडक माथिबाट खसेको ढुङ्गा लागेर कारमा सवार एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन् गुडिरहेको बा एक आठ आठ सात नम्बरको पर्यटक गाडीमा ढुङ्गा लागेर पर्यटक गाइड सिन्धुपाल्चोकका सन्तोष तामाङको मृत्यु भएको हो दुर्घटनामा घाइते भएका दुईजना क्यानेडी पर्यटक र गाडी चालक भरतपुर चालकको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ चितवनबाट पोखराको लागि छुटेको गाडीमा सडक माथिबाट खसेको ढुङ्गा लागेको थियो यसैबीच नवलप्रासीमा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ जिल्लाको बडहरा दुबौलिया गाविस नम्बर चारमा रहेको राम दरत सहनीको खेतमा गहुँ काट्ने क्रममा मे एक त एक्काइस एघार नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गेर्मी गाविस सात बस्ने चौबिस वर्षीय काशीनाथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यले परासीले जनाएको छ त्यस्तै ट्रकको ठक्करबाट आज बिहान भैरहवामा एकजनाको मृत्यु भएको छ साइकलमा सवार श्रीमान श्रीमतीलाई ठक्कर ट्रकले ठक्कर दिँदा धमौली आठ बन्देका बैजु केवटकी तीस वर्षीय श्रीमती निलम केवटको मृत्यु भएको हो भैरवबाट लुम्बिनीतर्फ गइरहेको लु एक चार सात आठ सात नम्बरको ट्रकको ठक्करबाट मृतकका श्रीमान बैजु गम्भीर घाइते भएका छन् माछा मार्नको लागि प्रयोग गर्ने बम बनाउने क्रममा विस्फोट भएर दाङमा आज एकजना बालकको ज्यान गएको छ अर्को एकजना घाइते भएका छन् लालमटिया गाविस दुई खरुरियामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा बाह्र वर्षीय भूपेश चौधरीको ज्यान गएको इलाका प्रहरी कार्य भालुवाङले जनाएको छ विस्फोटमा परि स्थानीय चौध वर्षीय नारायण चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ घाइते चौधरीलाई उपचारको लागि नेपालगंज लगिएको छ सुरक्षित रूपमा घरमै सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको छ भने आमाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ठोरी गाविस नम्बर छ तीन गरेकी छब्बिस वर्षीय अर्चना ठकुरले स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको हो ठकुरीले आज बिहान तिन बजे छोरालाई जन्म दिएकोमा आधा घण्टा नबित्दै शिशुको मृत्यु भएको हो आमा अर्चना ठकुरीको पनि अत्याधिक रक्तस्राव भएका कारण स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई उपचारका लागि बिरगन्ज लगिएको छ प्रहरीले मंगलबार दिउँसो वीरगंजबाट ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित सहित एकजनालाई पक्राउ गरेको छ पक्राउ परेमा वीरगंज उन्नाइस नरवा गाउँका पैंतालिस वर्षीय ओहित अन्सारी छन् उनको साथबाट पाँच सय र एक हजार दरका नेपाली नक्कली नोट करिब एक लाख भन्दा बढ़ी बरामद गरिएको प्रहरी नायब उपरीक्षक सञ्जीव सिंह थापाले जानकारी दिनुभयो विशेष सुराकीको आधारमा अञ्चल प्रहरी कार्यालय वीरगंजबाट खटिएको प्रहरीको विशेष टोलीले अन्सारीलाई रानीघाटबाट नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो पक्राउ परेका अन्सारीलाई अञ्चल प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो यसैबीच भैरवा भूमही सड़क खण्ड अन्तर्गत नवलपरासीका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोहका नाइकेहरूलाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ वैशाख दुई गते रानी नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर बाह्रमा काठमाडौँबाट भारततर्फ अक्सिजन हिँडेको ट्याङ्करलाई हतियार देखाएर लुटपाट गर्ने गिरोहका नाइकेहरूलाई नवलपरासी प्रहरीले हतियारसहित पक्राउ गरेको हो पक्राउ पर्नेमा नवलपरासी सुक्रौली बस्ने सूरज मल्ल सुक्रौलीकै सन्देव मल्ल र सुक्रौली नदबाका सन्तोष यादव रहेका छन् Thank you. पूर्वी चितवनको खैरनीमा निर्माण गरिएको प्रहरी ब्यारेक तथा प्रहरी बेट इलाका प्रहरी कार्यालय खैरनीलाई हस्तान्तरण गरिएको छ भवन निर्माण समितिका अध्यक्षले प्रमुख जिल्लाधिकारीलाई र प्रमुख जिल्लाधिकारीबाट इलाका प्रहरी कार्यालय खैरनीलाई हस्तान्तरण गरिएको हो आज आयोजित एक कार्यक्रमका बीच भवन निर्माण समितिका अध्यक्ष केशव पाठकले प्रमुख जिल्लाधिकारी हिमनाथ दवाडीलाई र प्रमुख जिल्लाधिकारी दवाडीले इलाका प्रहरी कार्यालय खैरनीका नयाँ प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश पण्डितलाई प्रहरी ब्यारेक तथा प्रहरी बेट हस्तान्तरण गर्नुभएको थियो हस्तान्तरण कार्यक्रममा आर्थिक तथा कार्य प्रगति विवरण प्रस्तुत गर्दै भवन निर्माण समितिका सदस्य सचिव तथा प्रहरी निरीक्षक माधव राज करेलले करिब दस लाखको लागतमा प्रहरी ब्यारेक निर्माण गरिएको जानकारी दिनुभयो विभिन्न व्यक्तिबाट प्राप्त करिब साढे छ लाख तथा लाख लाखभन्दा बढी बराबरको जेन्सी सहयोगमा भवन निर्माण गरिएको खरेलले बताउनुभयो कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले आफ्नो कार्यकालमा यस क्षेत्रका सम्पूर्ण राजनैतिक दल बुद्धिजीवी व्यापारी स्थानीयवासीको समन्वयमा अघि बढ्दै शान्ति सुरक्षा चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भवन निर्माण समितिका अध्यक्ष तथा उद्योग वाणिज्य संघ खैरनीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी परीक्षक दीपक कुमार थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो अब के छोटा खबरहरू बैतडीको भटना गाविसका महिलाहरू मदिरा तथा जुवा नियन्त्रणको लागि घर दैलो अभियान थालेका छन् मदिराले गाउँमा अशान्ति उत्पन्न गराएको महिला हिंसा बढाएको र बालबालिका पढाइमा बाधा पुगेको भन्दै महिलाहरू रक्सी नियन्त्रण अभियानमा लागेका हुन् काभ्रेको सापिङ गाविसमा चट्याङ लागेर गैराती साठी वर्षीय पार्वती थापाको घटनास्थलमै मृत्यु भएको छ र रौतहट जिल्लाको कटहरिया क्षेत्रमा जथाभावी आगो बालेलाई पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरिएको छ सर्वपक्षीय बैठकले आग लागेको घटना बढेपछि जथाभावी आगो बाल्नेलाई यस्तो कारवाहीको निर्णय गरेको हो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ दिन प्रतिदिन आगलागीका घटना बढिरहनलाई तपाईँ कसरी लिनुहुन्छ ए स्वयं व्यक्तिको लापरवाही बे सरकारको कमजोरी र सिम भइपरि आउने घटना हो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए स्वयं व्यक्तिको लापरवाही भन्नेमा उन्चालिस प्रतिशत बे सरकारको कमजोरी भन्नेमा अठाइस प्रतिशत र सिम भइपरि आउने घटना हो भन्नेमा तेत्तिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ सरकार देशको वैदेशिक परनिर्भरता घटाउन लागि परेको भन्ने अर्थमन्त्री शङ्कर कोइरालाको भनाइ तपाईँलाई कस्तो लाग्यो यी प्रशंसनीय प्रयास बि विदेशी सहयोगको विकल्प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 भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् त्यस्ता बालबालिकालाई हरेक महिना दुई सय पचास रुपियाँ प्रदान गरिनेछ इजिप्टका एक अदालतले पूर्व राष्ट्रपति होस्ने मुबारकलाई हत्याको आरोपमा जेलमा बस्नु नपर्ने फैसला गरेको छ दुई वर्षअघि भएको सरकार विरोधी प्रदर्शनको क्रममा मारिएका प्रदर्शनकारीको हत्याको आरोपमा पूर्व राष्ट्रपति मुबारकमाथि मुद्दा चलाइएको थियो दुई वर्षअघि भएको सरकार विरोधी प्रदर्शनले मुबारकलाई सत्ताच्युत गरेको थियो प्रदर्शन दमन गरेको आरोपमा चौरासी वर्ष मुबारकले मुद्दा खेपिरहेका छन् तर अदालतको यो फैसलापछि पनि मुबारक जेल बाहिर निस्किने सम्भावना भने कमै छ उनलाई भ्रष्टाचारको धेरै मुद्दा छन् यसअघि ज्यान मार्ने उद्योग गरेको भन्दै उनलाई जन्मकैदको फैसला सुनाए पनि उक्त फैसला पुनः बदर भएको थियो खेल समाचार A division league champion three star क्लबले जगजित श्रेष्ठ सहितका महत्वपूर्ण खेलाडीहरूलाई क्लबमा भित्राएको छ राष्ट्रिय टोलीका मिडफिल्डर जगजितसँगै मनाङका सविन्द्र श्रेष्ठ फ्रेन्सका प्रकाश ब्रथकी र मध्यपुरका सरोज दाहाललाई क्लबमा भित्राएको हो सोमबार दसजनालाई अनुबन्धन गरेका छौं त्रिस्टारका अध्यक्ष ललित कृष्ण श्रेष्ठले भन्नुभयो अब थप केही खेलाडीलाई भित्राउने तयारी छ गत सिजनको ए डिभिजन लिग फ्रेन्ड्सबाट खेलेका जगजित निकै फर्ममा छन् भने फ्रेन्ड्सलाई लिगको चौथो स्थानमा पुर्याउन प्रकाशले महत्त्वपूर्ण भूमिका खेलेका थिए त्रिस्टारले आगामी महिना काठमाडौँमा एएफसी प्रेसिडेन्ट कप सनट फुटबल खेल्नेछ एन्फाले वैशाख दुई गतेबाट खेलाडी अनुबन्धन खुल्ला गरेको छ र नेपाल प्रहरीकी तारादेवी पुलले प्रथम महिला तथा पुरूष खुल्ला राष्ट्रिय भार उत्तोलन प्रतियोगितामा आज चारवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् उनले स्नाचतर्फ एक क्लिन एण्ड जर्कमा दुई र कुलमा एक गरी चारवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् दुई हजार उनासत्तरीमा काठमाडौँमा भएको दोस्रो ग्रान्ड फिक्समा स्नाचतर्फ आफ्नो नाममा रहेको छैसठी केजी तौलमा सुधार गर्दै उनले सडसठी केजी भार वहन गरिन् यस्तै क्लिन एण्ड जर्कमा आफ्नो नाममा नब्बे केजीको रेकर्डमा सुधार ल्याउँदै एकानब्बे केजीको भार उठाउँदै उनले राष्ट्रिय कृतिमान राखिन् उनले यो कृतिमानलाई तोड्दै पञ्चानब्बे केजी भार वहन गरी अर्को राष्ट्रिय कृतिमान कायम गरिन् यसका साथै कुलतर्फ एक सय छप्पन्न केजीलाई ब्रेक गर्दै कुल एक सय बैसठी केजी भार वहन गरिन् सो स्पर्धामा स्नासमा सिराहाकी मनिता चौधरीले चालिस केजी र क्लिन एण्ड जर्कमा पैसठी केजी भार वहन गरिन् Indian premier league cricket IPL अन्तर्गत अहिले किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स बीच पहिलो खेल भइरहेको छ टस हारेर ब्याटिङ गरेको पन्जाबले चौध दशमलव दुई ओभरको समातिमा तीन विकेट गुमाएर उनान्सय रन जोडेको छ कोल पन्जाबका लागि अहिले डेभिड हसी बाह्र रन डेभिड मिलर उन्नाइस रन बनाएर क्रिजमा रहेका छन् यसअघिका ब्याट्सम्यान एडम गेलक्रिस्ट सात रन मनदीप सिंह एकचालिस र मनन बोहरा सत्र रन बनाएर पेब्लेन फर्किएका छन् आजै बेलुका सवा आठ बजे पनि दोस्रो खेल हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संकटकाल लगाएर भए पनि संविधान सभाको म्याद थप्ने पक्षमा रहेको पूर्व प्रधानमन्त्री भट्टराईको खुलासा संविधान विधहरूको सल्लाहमा संविधान सभाको निर्वाचन घोषणा गरेको दावी चालू रहेका आयोजनाहरूको काम तीव्र रूपमा अघि बढाउने लगानी बोर्डको निर्णय देशको वैदेशिक परनिर्भरता घटाउन सरकार लागि परेको अर्थमन्त्री शंकर कोइरलाको भनाई सोनको मूल्य गिरावट हुने क्रम जारी आज पनि तीन हजार घट्यो चितवनको जलबिरेमा सड़क माथिबाट खसेको ढुङ्गा लागेर कारमा सवार एकजनाको मृत्यु भारतको राजस्थानमा होचा व्यक्तिलाई पेन्सनको व्यवस्था गर्ने तयारी प्रदर्शनकारीको हत्याको आरोप लागेका इजिप्टका पूर्व राष्ट्रपति मुबारक जेल बस्नु नपर्ने फैसला र जगजित श्रेष्ठ सहितका महत्वपूर्ण खेलाडीहरू थ्री स्टार क्लबमा अनुबन्धित भारतोलन प्रतियोगितामा नेपाल प्रहरीकी तारा पुनको चारवटा राष्ट्रिय कृतिमान हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayam Kathmandu phone नम्बर छयालिस बहत्तर हजार दुई सय सतासी पुरानो स्वयं पाठशाले मनोरञ्जनका लागि सुन्नु हजुर वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ ध्रुव मामा रेस्टुरेन्ट प्रोपाइटर कृष्ण श्रेष्ठ खैरहनी चार चौबिसको चिचोक नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ न्यु दिपज्योति सुनचाँदी पसल चोक high school road proprietor Prakash Bishwakarma mobile अन्ठानब्बे चार पचास असी नौ सय छयालिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ एकता शिशु निकेतन रनफा आर्ट पर्सौनी सम्पर्क पाँच एकसठी सात सय पाँच पाँच साठी पाँच सय बाह्र प्राचार्य एवं समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ frequency international education private limited Ratnagar एक managing director Jagdish Chandra Sharma phone शून्य एक सय छयासी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गङ्गा जमुना फेन्सी रनपा दुई टाढी प्रोप्राइटर रमेश अधिकारी हामी कहाँ बोर्डिङका जुत्ता मोजा झोला एवं सम्पूर्ण फेन्सी सामानहरू पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गौतम हार्डवेयर रत्नगर आठ फोन शून्य छप्पन्न पाँच बैसठी नौ सय चौरात्तर प्रोप्राइटर केदार गौतम नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गौतम चाँदी पसल टाढी high school road proprietor Narendra Gautam वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ ग्रिनल्यान्ड रेस्टुरेन्ट मोहना छ नहर हाइट प्रोभाइडर हरिलाल सुवेदी नारायण सुवेदी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी